कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको श्रृंखला एक विशेष श्रृंखला रहनेछ आज अजर अमर गीतहरूको सयौं श्रृंखलाको उत्सव रहेको छ आजको श्रृंखलामा हामी उपस्थित भएका छौं प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तोता प्रकाश साइमी सन्दर्भ अजर अमर गीतहरूकै र कालजयी शब्दकै कुरा हो नेपाली गीत संगीत आकाशमा हराएका बज्न छोडेका लोकप्राय भएका गीतहरूको संकलन गरेर दुई हजार चौधको अप्रेल पन्ध्रबाट शुरू भएको यो कार्यक्रमसँग हाम्रो सहकार्य आबद्ध भइआएको छ यस श्रृंखलालाई सही अंकसम्म पुर्याउनमा सघाउने हाम्रा सरिदय प्राविधिक मित्र यस रेडियोका अन्य सहयोगीहरू चालकद्वय रत्नजी र बाबुजी लगायत अन्य धेरै मित्र शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौ भने यो कार्यक्रमलाई विभिन्न किसिमका सल्लाह सुझाव र परामर्श दिँदै आउनुभएका श्रोता मित्रहरूमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौ आज हाम्रो सयौं अंकको प्रवेशको खुशियाली एकातिर छ भने नववर्ष दुई हजार बहत्तरको शुभकामनाको आदान प्रदान पनि अर्कोतिर छ तर त्योभन्दा पनि विकट र दुखद घटना छ आज देश रोइरहेको छ जाजरकोटको अर्को घटनाले जाजरकोटमा भएको घटनाका कारण देश आहत भइरहेको छ र त्यहाँ नेपाली रुनु र नेपालभरिका नेपालीलाई एउटै पीड़ा हुनु यो संकटका बेला स्वत सम्झनामा आउँछ गोपाल इन्जनका शब्दहरू उठ्छन् आवाज अनेकौं यो देऊ ते देऊ भन्ने उठ्छन् आवाज अनेकौं यो देऊ त्यो देऊ भन्ने सबै यहाँ भिखारी कलले कललाई खेपो दिने सब जाग जाग भन्छन् म मात्रै जागौं क्षयरोगी आमालाई के को दूधको हकमा मागौं गोपाल नुनको शब्द संगीत र स्वरमा यो गीतबाटै सयौं अङ्कको शुभारम्भ प्रेम मात्रै जागो सब जाग जाग भन्छन् कसरी ममात्रै जागो छैरोगी आमलाई के को हक सब जाग जाग उठ छन आवाज अनेक सबै यहाँ भिकारी कलकलाई के पुदीने सबै यहाँ भिकारी कलकलाई के पुदिने निर्वस्त्रको अगाडि म मात्र के जाऊ क्षयरोगी आमालाई के को हक ममा सब जाग जा sir. दूधको हकमा मागौं आफ्नो भाग आफै कमाउन सक्नुपर्छ स्वाभिमानी भई मुलुकमा आफू बाँच्न सक्नुपर्छ आपतमा रोई कराई संसार गुहार्नुहुन्न आफ्नो भार आफै सम्हाल्न सक्नुपर्छ स्वाभिमानको मलामी बन्दै पछि म के लागौं क्षयरोगी आमालाई के दूतको हकमा मागौं ठूलो प्रश्न चिन्हका बीच हाम्रो गीत संगीतले उठाएको यो जगजाहेर प्रश्नका बीच आज यो सही अङ्कमा प्रवेश गर्दैछौ नेपाली गीत संगीतले स्वच्छन्दवादी कुरा मात्र गर्यो प्रेमका कुरा मात्र गर्यो भन्नेहरूका लागि गोपाल नारायण गोपाल तारादेवी मीरा राणा मानिक रत्नले सन्देशमूलक गीत फरक धारका गीतहरूले पनि जीवनलाई जगाएका छन् यहाँहरू सबैलाई स्वागत छ आजको यो सही अङ्कमा कार्यक्रमको शुरूआतमा हिक्मत खड्गाको एउटा पत्रको आधांश पढ्न चाहन्छु सूचना प्रविधिको यति विकसित युगमा पनि अजर अमर गीतहरूको बारेमा मैले निकै ढिलो थाहा पाएँ त्यसबेला मंगिर लागिसकेको थियो नारायण गोपालको चौविसौं पुण्यतिथिको बेला थियो त्यसपछिका सबै कार्यक्रमहरू मैले नछुटाई सुने सकेसम्म प्रत्यक्ष सुने नसके डाउनलोड गरेर पनि सुने आज मेरो स्मार्ट फोनमा संगीतको नाममा अजर अमरका श्रृंखलाहरू बाहेक केही पनि छैनन् एकभन्दा अर्को उत्कृष्ट लाग्ने प्रत्येक श्रृंखला संग्रहणीय छन् डाउनलोड गरेपछि जतन गरेर राखिराख्न मन लाग्छ डिलिट गर्न मन लाग्दैन नेपाली संगीतको गहिरो ज्ञान र अनुराग त प्रकाश साईमा छ नै तर उहाँ स्रष्टा सर्जकलाई निस्वार्थ र बेहद माया पनि गर्नुहुन्छ अध्ययन र अनुसन्धानको जगमा कार्यक्रम पस्कने उहाँको पुरानै शैली आज निकै दक्ष र परिपक्व बनेको छ कतै नसुनिएका दुर्लभ र ओझल परिसकेका गीत र तिनका रचना गर्व कसरी फेला पार्नुहुन्छ आश्रय लाग्छ उहाँले समेट्ने संगीतको दायरा निकै फराकिलो छ सबैका लागि केही न केही हुन्छ उहाँको कार्यक्रममा सबै कालका गीत बजाउनुहुन्छ गीतकै भावहरूमा लहरिनुहुन्छ तरंगिनुहुन्छ भावुक शैलीमा सम्हालिँदै प्रस्तुत हुनुहुन्छ जसलाई यसरी माया गर्नुहुन्छ ती नाताले उहाँका कोही होइनन् जे गरिरहनु भएको छ त्यो उहाँको व्यक्तिगत जिम्मेवारी पनि होइन त्यसर्थमा उहाँको काम सजिलो छैन उहाँ र उहाँको टीमले दुःख सुखले सञ्चालन गरिरहेको श्रोताहरूको प्रिय कार्यक्रम अजर अमर गीतहरू आज सयौं श्रृंखलासम्म आइपुगेको छ त्यसका लागि उहाँहरू सबैलाई बधाई र कार्यक्रमको निरन्तर सफलता तथा दीर्घायुको कामना पनि हिक्मत खड्गाजीको यो पत्र भन्दा अगाडि गत वैशाख एक गते अजर अमर गीतहरूको सयौं अंक प्रवेशको पूर्व संध्यामा एउटा बिहानी भेटघाटमा हामीले अब हरेक महिनाको पहिलो शनिबार सृजना शनिबार नामबाट अजर अमर गीतहरूका बारेमा र नेपाली गीत संगीतका बारेमा बैठक जस्तो गर्ने तय गरेका छौं त्यस कार्यक्रमका बारेमा पनि उहाँले सानो लेख्नु भएको छ यस वर्षको शुरूआत हामीले प्रकाश सामीले नै जुटाउनु भएको अजर अमर गीतहरूलाई माया गर्ने साहित्य संगीत प्रेमीहरूको अनौपचारिक भेटघाटहरूबाट गर्यौं त्यस कार्यक्रममा एकजना अभिभावकले भन्नुभयो कतैबाट एउटा सानो सानो भाँडो किनेर बजाउँ बजाउँ र त्यसलाई सुनिरहँ जस्तो लाग्ने बनाउने यिनै प्रकाश हामी हुन् यिनले रेडियोलाई एकपटक फेरि सुन्न लायक बनाए अर्का अभिभावकले भन्नुभयो एकातिर उज्यालो छ अर्कातिर प्रकाश छ जता जता प्रकाश छ त्यता उज्यालो छ यी दुवै एक थोकका दुईटा नाम हुन् यिनीहरूको सम्बन्ध सदा जीवित रहिरहोस् बीच कहिले सम्बन्ध विच्छेद नहोस् अर्का शुभचिन्तकले भन्नुभयो प्रकाश आफू बल छ अरूलाई उज्यालो बनाउँछ उज्यालोमा प्रकाश भए जस्तै सायममा सायमी छ यस सायमीको सायम कहिले नढलोस् सुख सबको जय हो लक्ष्मण लोहनीका शब्दमा नारायण गोपालको स्वरमा चन्द्रराज शर्माको संगीतमा यो शुभेच्छा गीतसँगै हामीलाई धेरै मित्रहरूले शुभेच्छा पठाउनु भएको छ आज विष्णुबहादुर थापा नेपाली सुयोग राजेश्वर उदय त्यसै गरी होबी तमु राजेश प्रधान हिमालय गौतम प्रेम नारायण हरि ढकाल घायल तमु दिलीप थापा दिनेश थापा मगर सुभाष ढुंगेल शाओलिन श्रेष्ठ कमल कार्की दिलेश अर्याल केशव शाह ईश्वर देवकोटा अनन्त कटुवाल अनिल गौतम मालदाई अनिल गौतम मालदाईले प्रतिक्रिया पनि लेख्नु भएको छ त्यसै गरी धोबीधाराबाट सुरेश डंगोल कल्पना डंगोल र आवास डंगोलले पनि सयौं अंकमा प्रवेश गरेको लक्ष्यमा हामीलाई शुभकामना पठाउनु भएको छ भने हाम्रो ट्वीटर ह्याण्डल युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ उमेश सिगदेलजीले सयौं श्रृंखलासम्म आउँदा हरेक एपिसोड अजर अमर रह्यो कुनै कार्यक्रम पनि बोर लाग्ने भएन त्यसै गरिकन पौडेल कान्छो लेख्नुहुन्छ कार्यक्रमलाई बधाई तथा शुभकामना आगामी दिनमा अझै नेपाली कला गीत र संगीतलाई उर्वरा बनाओस् भनेर लेख्नु भएको छ भने उमेश घिमिरे लेख्नुहुन्छ नेपाली गीत संगीतलाई सधैँ सदा बहार बनाइराख्न अजर अमर कार्यक्रमले ठूलो योगदान देखाएको छ धेरै धेरै धन्यवाद प्रकाशजी भनेर लेख्नु भएको छ सुदीप घिमिरेले अजर अमरको सयौं श्रृंखला र यसको सम्पूर्ण टोलीलाई नव वर्षको सहित बधाई पनि ज्ञापन गर्नुभएको छ यहाँहरूको स्नेह र सद्भाव रहिरहोस् र कार्यक्रमबारे सुझाव टीका टिप्पणी र मार्ग निर्देशनको पनि हामीलाई खाँचो रहिरहनेछ गएको वैशाख एक गते गीतकार काली प्रसाद रिजालको प्रमुख आतिथ्यमा यस कार्यक्रमलाई माया गर्ने धेरै श्रोताहरूका माझ धेरै भन्नाले गन्न सकिने श्रोताहरूका माझ हामीले एउटा नेपाली संगीतको बारेमा अन्तर्क्रिया गर्यौं र त्यस कार्यक्रममा कालीप्रसाद जालज्यूले नारायण गोपालसँगको आफ्नो सम्बन्धका बारेमा र आफ्नो विवादास्पद भएको गीतहरूको बारेमा पनि चर्चा गर्नुभएको थियो यसबारेमा टिप्पणी जारी नै रहनेछ र सबभन्दा पहिला एउटा शुभकामना गीत कमल थापाको शब्द शम्भुजित बास्कोटाको संगीत र प्रकाश श्रेष्ठको स्वरमा शुभकामना साँझले मुहार झुकाई हर्ष बेभो भएकीलाई शुभकामना कमल थापाको शब्द सम्बुजित बासकोटाको संगीतमा प्रकाश श्रेष्ठको स्वरमा यो शुभकामना गीत प्रकाश श्रेष्ठ वीरगंजबाट एउटा खेलकुदमा सहभागी हुन काठमाण्डु आएका थिए पैंतिस सालतिर र त्यति बेला नै उनलाई तत्कालीन प्रधानमन्त्रीका छोराले रेडियोमा गाउनका लागि प्रेरित गरे र उनले सम्बुजित बास्कोटाको संगीतमा राजेन्द्र जालको शब्दमा छेकेर छेकिन्नन् हिमालयका टाकुराहरू रेडियो नेपालमा स्वर परीक्षा नदीकनै रेकर्ड गराउने मौका पाए र प्रकाश श्रेष्ठ ती गायक हुन् जसले राजनीतिका चर्चित व्यक्तिहरूका गीतहरूलाई पनि चर्चित बनाएका छन् आजै दिवंगत हुनुभएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल कुमार थापाले लेखेको गीत सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ पनि प्रकाश श्रेष्ठकै स्वरमा रेकर्ड भएको छ भने भर्खरै बजेको गीत पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेता कमल थापाको रचनामा र कमल थापाले यस बाहेक चलचित्र युगदेखि युगसम्ममा तीन पाते डाँडा काटेर पनि गीत लेखेका छन् र गीत संगीतमा नेताहरूको रूचि पनि त्यतिकै छ भन्ने कुरा यसबाट बुझिन्छ नववर्ष दुई हजार बहत्तरको शुभकामना सहित अजर अमर गीतहरूलाई माया गर्ने शुभेच्छुकका बीच शुभकामना आदान प्रदान कार्यक्रम हाम्रा प्राविधिक मित्र शशीन्द्र गौतमको प्रमुख अतिथिमा हुने कुरो थियो तर उहाँ अनुपस्थित हुनुभएको कारणले गर्दा हाम्रा गीतकार मित्रहरूको उपस्थितिमा त्यो कार्यक्रम सम्पन्न भयो ललितपुरको सामुराईमा सो कार्यक्रममा कथाकार अतृप्त पाण्डे गीतकार सुभाष चन्द्र ढुङ्गेल चलचित्र निर्देशक श्याम राई त्यसै गरी सुशान्त केसी बालकृष्ण कडेल क्षितिज बान्तवा राई योगेन्द्र चौलागाई रोशन अधिकारी दत्तात्रेय रय स्वामी पर्वधिकार वन्दना थापा राजेन्द्रमान श्रेष्ठ हिक्मत खड्गा कवि नवराज पराजुली अञ्जना प्रसाई र त्यसै गरी वरिष्ठ गीतकार कालीप्रसाद रिजाल प्राध्यापक डाक्टर सनत कुमार बस्ती उपस्थित हुनुहुन्थ्यो भने गायक दिवाकर खड्गाले पहाड़ उठ्नुपर्छ भन्ने गीत पनि गाएर कार्यक्रममा सौन्दर्य थप्नुभएको थियो भने हाम्रा प्राविधिक सहयोगी सन्दीप सुन्दासले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने सञ्जयलाल श्रेष्ठ सावलिनले पनि आफ्नो विचार राख्नुभएको थियो र सो कार्यक्रममा चलचित्र निर्देशक एवं यस कार्यक्रमका अनन्य शुभेच्छुक श्याम राईले कविता वाचन गर्नुभएको थियो श्याम राईलाई धेरैले चलचित्र निर्देशक अभिनेताका रूपमा चिन्छन् तर उहाँ नेपाली चलचित्रका यस्तो निर्देशक हुनुहुन्थ्यो जसले नयाँ अभिनेता सरोज खनाल र रूपा राणालाई आफ्नो पहिलो चलचित्रमा नायक नायिकाको रूपमा मौका दिएका थिए भने गीतकार रमन घिमिरेलाई पनि फिल्मी गीतकारका रूपमा उनले ब्रेक दिएका थिए भने स्वर सम्राट नारायण गोपालको फिल्मका निम्ति रेकर्ड भएको अन्तिम गीत विरही माया अधुरो भयो श्याम राईको चलचित्रबाट नै साभार गरिएको थियो श्याम राईले सो दिन अजर अमर गीतहरूलाई शुभकामना व्यक्त गर्दै एउटा कविता पढ्नुभएको थियो यो कविता मैले केही सार यहाँ राख्न चाहन्छु ए उज्यालो तिमीले के फैलायो उज्यालो जुन किरीहरू उज्यालो छर्दै दिनमै आएको देखे मैले धेरै बाधाहरू छिचोल्दै राति सवा नौ कुरेको पाएँ मैले जब बस्छ धुन अजर अमर गीतको जब बस्छ धुन अजर अमर गीतको मिल्छ ऋतु पनि वर्षा हो या शीतको गुन्जिन्छ स्वर जब परिचित मिठासको झुल्किन्छन् सारा मन त्यसैमा खुल्छ स्वर प्रकाशको अजर अमर कार्यक्रम सबै श्रृंखला भव्य अजर अमर कार्यक्रम सबै श्रृंखला भव्य आइत सोम बिही छोड्दैन एफएम नब्बे यसै गरी चल्दै जाओस् नयाँ पुराना गीत आयामी उज्यालो तिमी सधैँ राख सबका प्यारा प्रकाश सायमी श्याम राईले दुई हजार एकात्तर साल चैत्र उनातिस गति राति दस पन्ध्र बजे लेख्नुभएको यो कविता हाम्रो भेटघाट कार्यक्रममा सुनाउनु भएको थियो चलचित्र निर्देशक श्याम राईको मलाई लाग्छ यो मैले पढेको चाहिँ पहिलो कविता हो उहाँलाई यस कविताका निम्ति हार्दिक आभार व्यक्त गर्दै फेरि एउटा अर्को शुभकामना गीत यो शुभकामना गीत तारादेवीको स्वरमा नातिकाजीको संगीतमा पहिले रेकर्ड भएको थियो र पछि जब चाँदनी शाहको शुभकामना तिमीलाई आएपछि यो गीत अलिकति ओजेल परेको थियो र हामी उज्यालो नेटवर्कले यो गीतलाई खोजेर ल्याएका छौं र यो गीत हाम्रो संग्रहमा छ हामीलाई खुशी लागेको छ गीतकार विश्व बल्लभले पनि यो गीत सुनेर हामीलाई बधाई ज्ञापन गर्नुभयो मैले नै खोज्दै गरेको गीत तपाईँले कहाँबाट पाउनुभयो भनेर भन्नुभयो विश्व बल्लभको शब्द नातिकाजीको संगीतमा तारादेवीको शुभकामना गीत भारती गंगा वर्षको यो शुभकामना यो देश झै बन देवता झै बन जनक झै बन तिमी बुद्ध झै बन कवि विश्ववल्लभको शब्द तारादेवीको स्वर नातिकाजीको संगीतमा नेपाली संगीतमा मेलोडी सृजना गर्नमा नातिकाजी अद्वितीय मानिन्छन् यो गीतको रेकर्डिङको दिन नातिकाजी गिटार वादक सिके रैसालीसँग रिसाइरहेका थिए यसमा एक्काइस कड बजाउनु पर्ने स्थिति थियो तर सिकेर साइलीबाट सम्भव भइरहेको थिएन तारादेवी यो दिन अस्वस्थ थिइन् रातिको लामो थकाई रुगा र निद्राले गर्दा गीत रेकर्डिङ होला नहोला जस्तो अवस्था थियो तर नातिकाजीले यो गीत पहिलो टेक हुने बित्तिकै भने आज धानको भात खाइन्छ नातिकाजी कुनै काम फत्ते भयो भने आफूले पिउँदै गरेको चुरोडको पाई अर्को मुठीमा छ्याप्प झार्दै भन्थे आज धानको भात खाइन्छ यो नातिकाजीले धानको भात खाने गरी बनाएको गीत थियो अमृतलाल मलेकु अर्थात नाति काजी नाति काजीलाई धेरैले नाति काजी श्रेष्ठका रूपमा चिन्छन् तर पुलचोकमा जन्मिएको अमृतलाल मलेकुको इतिहास विलय भएर गएको छ नाति काजीलाई ससम्मान यो गीत समर्पण गर्दै आज अजर अमर गीतहरूको सयौं श्रृंखलामा हामी चर्चा गर्दैछौ अजर अमर गीतहरूकै बारेमा यो कार्यक्रमका बारेमा सफल काफले हाम्रो ट्विटरमा लेख्नुहुन्छ अस्ति जस्तो लाग्छ दाई हाँस्दै हाँस्दै स्टुडियो उज्यालोको स्टुडियो छिरेको आज सयौं श्रृंखला भइसकेछ कति छिटो बित्यो समय पत्तै भएन अजर अमर गीतको पहिलो श्रृंखला शुरू गर्न आउँदा अच्युत घिमिरे बुलबुलले मलाई केही दिशा दिशानिर्देश दिनुभएको थियो सशिन्द्र गौतमजी सुफल काफले र सम्भवत सुफल काफले नै मलाई पहिलो पटक ट्विटरका बारेमा विस्तृत जानकारी दिएका थिए इतिहास यसरी जोडिन्छ एउटा गीत संगीतको यो शिखरसँग र आज हामी संयौं श्रृंखला आइपुग्दा हामीले कैयौं अप्राप्य गीतहरू हाम्रा शुभेच्छुक श्रोताबाट पाएका छौं पोखरा चितवन र विदेशबाट प्राप्त हुने शुभेच्छाले अर्कै उत्साह थपिएको छ तर गीत संगीतको खोजी अझै पनि जारी छ हामी हाम्रो मुकाममा पुग्नका लागि अझै मेहनत नै गर्दैछौं हामीलाई आजको कार्यक्रममा शुभकामना पठाउनु भएको छ उमेश सिगदेलजीले र उहाँले एउटा प्रश्न पनि लेख्नु भएको छ भर्खरैको शुभकामना तिमीलाई नयाँ वर्ष भन्ने गीतका गीतकार कमल थापा भन्नुभयो के उहाँ रापरपा नेपालका अध्यक्ष कमल थापा नै हो भनेर सोध्नु भएको छ यसको जवाब सम्भवत मैले दिइसके त्यसै गरी पौडेल कान्छो निर्मल लेख्नुहुन्छ हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ यहाँ चन्द्र हृदयमा आकाश नै होइन त्यसै गरी अशोक स्तम्भ लेख्नुहुन्छ स्मृतिबाट ओझेल पर्न लागेका तर बिर्सन नहुने गीतहरूलाई पुनर्जीवित गर्ने यो कार्यक्रम पनि नाम जस्तै अजर अमर रहिरहोस् भनेर पल्लो गाउँको कान्छो लेख्नुहुन्छ listening online at Ujyalo now on air अजर अमर गीतहरू भनेर त्यसै गरिकन राजनजी लेख्नुहुन्छ सय एपिसोडको लागि धेरै शुभकामना regular listener Rajan Sharma all the way from Nagoya Japan भनेर लेख्नु भएको छ दिनेश सर टक्सनले पनि लेख्नु भएको छ तपाईँको कार्य प्रोग्राम चलाउने जुन शैली छ त्यसले अझ अझ राम्रो संगीत झन परिष्कृत भएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीतमा जोडिन चाहन्छु यो अर्को गीत नेपाली संगीत आकाशका एक यस्ता गायकले गाउनु भएको हो जुन गायकले आजभन्दा बत्तीस वर्ष अघिदेखि माइक्रोफोनको अगाडि गीत गाउन छोडिसके र उनी किन हो संगीतबाट वितराग भएर नेपथ्यमा जीवन बाँचिरहेका छन् ती गायक हुन् मानिक रत्न अर्थात मानिक रत्न स्थापित यो अजर अमर गीतहरू कार्यक्रमका लागि आज उहाँसँग सानो कुराकानी गर्ने इच्छा व्यक्त गरेर उहाँको घरमा फोन गरेको थिए तर उहाँले पहिले बस्दै आएको घर बेचेर अहिले कहीं डेरा सर्नु भएको छ मानिक रत्न दाईको सुस्वास्थ्यको कामना गर्दै मानिक रत्न र तारादेवीले गाएको शिवशंकरको संगीतको लक्ष्मण लोहनीको शब्दको यो गीत मंगल हो जिस देश को मंगल हो सनि हमरो मंगल हो सनि धरती भरी का जुदा मन से हर को मंगल हो सनि धरती भरी का जुदा मन से हर को मंगल हो जिस देश को मङ्गल होस् अनि हाम्रो मङ्गल होस् अनि धरती भरिका जुरा मान्छेहरूको मङ्गल होस् अनि धरती भरिका जुरा मान्छेहरूको जलमय हो हिमत मेरा अमृतमय हो हर जल तन मंगलमय हो धीमत मेरा अमृतमय हो हर जल तन कोमलमय हो धरत को माटो निर्मल हो सनी नील गगन कोमलमय हो धरतीको माटो निर्मल होस् अनि नीर जगल मङ्गलमय हुन् चन्द्र सूर्य पनि ज्योतिर्मय होस् जीवन मङ्गल होस् यस देशको मङ्गल होस् अनि हाम्रो मङ्गल होस् अनि धरतीभरिका जिउँदा मान्छेहरूको मङ्गल होस् अनि धरती भरिका जिउँदा मान्छेहरूको मङ्गल होस् यस देशको मङ्गल होस् अनि हाम्रो गायक मानिक रत्न स्वर तारादेवीका साथमा मानिक रत्नलाई स्वर सम्राट नारायण गोपालले आफ्नो दोस्रो गुरू मानेका छन् स्वर सम्राट नारायण गोपालले आफ्ना पिता आशोक गोपाल गुरू आचार्यलाई पहिलो गुरू र मानिरत्नलाई दोस्रो गुरू मानेका छन् तर कारणवश दुई हजार तीस सालपछि नारायण गोपाल र मानिरत्नका बीच सानो अनबनले गर्दा बोलचाल बन्द भयो मानिकरत्नकै सिफारिशमा नारायण गोपालले राष्ट्रिय घरमा एक तबला वादकको रूपमा प्रवेश गरेका थिए भने सांस्कृतिक संस्थानमा नारायण गोपाल महाप्रबन्धक भएपछि मानिकरत्न स्थापितले त्यहाँबाट राजीनामा दिएर जागिर छोडे र उनी आफ्नै व्यवसायमा लागे तर उनको शुभकामना स्नेह नेपाली संगीतका लागि सदैव छ यो खोलाको सङ्लो पानी खाइदिउँ खाइदिउँ लाग्छ तिमीले चुमेका औंलाहरू तिमी नै लिएर जाऊ मेरो बिटुलो विश्वास तिमीलाई चोको ठान्छ वा मनमा माया तनमा माया जस्ता गीतहरूका कारण मानिक रत्नलाई नेपाली संगीत आकाशका कुनै पनि श्रोता भावकले बिर्सन सक्दैन हामीलाई शुभकामना पठाउने क्रममा पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ सेन्चुरी श्रृंखलाको स्तरीय कार्यक्रमको निरन्तरताको लागि बधाई अनि धन्यवाद असल मनका सुन्दर प्रस्तोता प्रकाश सामी दाजु शशीन्द्र गौतमजी सुफल काफ्लेजी र सन्दीपजीलाई कार्यक्रम तयार गर्नमा चुनौतीको साथै रोमाञ्चक तथा स्वर्गीय आनन्दको क्षण थियो नै स्वर्णिम युगको कालजयी गीतहरू र श्रष्टाहरूसँग प्रत्यक्ष सम्पर्क दुर्लभ गीत संगीत र प्राय अप्राप्य जानकारीहरूको सुन्दर प्रस्तुति एक नशा बन्यो आज सय श्रृंखला सुन्दैछु धन्यवाद राजेश्वर उदयजी त्यसै गरिकन हामीलाई मेरो पनि शुभकामना भनेर होबी तम्बुले लेख्नु भएको छ भने हिमालय गौतम लेख्नुहुन्छ उज्यालो नाइन्टी नेटवर्कबाट छरिएका अजर अमर गीतहरू अझ उज्यालो हुँदै जाओस् भनेर प्रेम नारायणजी लेख्नुहुन्छ संयौं श्रृंखलाको यो अवसरमा सांगीतिक बौद्धिक जानकारीमूलक कालजयी गीतहरूको प्रिय कार्यक्रम अजर अमर गीतहरूलाई संयौं होइन हजारौं हजार उत्कृष्ट प्रस्तुति दिन सकोस शुभकामना भनेर लेख्नुभएको छ हरि ढकाल लेख्नुहुन्छ उनान्सयौं श्रृंखलासम्म सकेसम्म प्रत्यक्ष र नभ्याएको समयमा डाउनलोड गरेर भए पनि सुने यति मिठो र सुन्दर प्रस्तुतिको लागि तपाई अनि प्राविधिक दाजुहरू सशिन्द्र सुफल लगायत सबैलाई धेरै धेरै धन्यवाद भनेर उहाँले सानो भावना काव्यात्मक पनि लेख्नु भएको छ उज्यालोको कार्यक्रम यो अजर अमर गीत जादुमय स्वरका धनी प्रकाश दाजुसित श्रष्टा सर्जक कलाकारको सदा सम्मान हुने कालजयी गीतहरू बच्छन् साह्रै मन छुने नाम जस्तै अजर अमर भई सबका मनमा छाओस् यस्ता सयौं श्रृंखलाहरू लाख लाख जाओस् अघि बढ्दै जाऊ यसरी नै समेटी सबको भावना अजर अमर गीतहरूलाई यही छ मेरो शुभकामना हरि ढकाल देवपुर गैरी बिसौना एक काभ्रे हाल आबुधाबी युएबाट यहाँहरू सबैलाई हार्दिक धन्यवाद र हाम्रा केशव शाहजीले लेख्नु भएको प्रतिक्रियालाई यस गीतपछि वाचन गर्नेछौ अहिले हामी पीड़ाको अवस्थामा दुःखको अवस्थामा कहिलेकाहीँ अर्काको पीड़ालाई पनि अनुभूत गर्ने कविता रचना सुन्ने गर्छौं तर कहिलेकाहीँ त्यही गीत सुन्दाखेरि हामीलाई जाजरकोट हामी भित्रै दुखे जस्तो लाग्छ जाजरकोटको पीड़ा हामी यहाँ टेलिभिजन वा काँचको पर्दामा हेरेर मात्र बुझ्न सक्दैनौं त्यहाँ गएर हेर्नेहरूका पीड़ा वा सुन्ने त्यहाँ गएर आएका कुराहरूको सुन्ने हो भने त्यो पीड़ा बेग्लै छ त्यसले गर्दा जहिले पनि हामी छौं भन्नुको अनुभूति दिनका लागि यहाँ अम्बर गुरूङको शब्द संगीत र स्वरको यो गीतले त्यो झलक दिन्छ उपनीत कोई पराया त होइन रातै रागत रङको पानी होइन उपनीत मान्छे बेमुलुको होइन अङ्गालो मने हामी भिन्नै होइन झोपडीको जीवन उसको सब कुछ होइन भोको नाङ्गो बाँच्नु उसको भुल होइन तब एउटै किन बेग्लै साबा किन सास पनि त मान्छे हृदयहीन त होइन उसको आँसु छ मैला पानी होइन उसको रुखो जीवन आदि भित्र खोजा यौवनामा फुल्ने गरी फुल्लाई सोध रीति र रिवाजता बन्छ र बिग्रन जसको ठुलो हृदय छुटिन्छ जसको जति छ आकाश उसको त्यति नै हुन्छ धरती जसको जति छ धरती त्यसको त्यति नै हुन्छ आकाश तर त्यसो भइकन पनि आकाश विभाजित छ कहीँ त्यही धरतीमा न्याय छ कहीँ त्यही धरतीमा अन्याय छ आज काठमाडौँ हाँसिरहेको छ शुभकामनाको आदान प्रदान छ झाजरकोट दुखी छ ऊ पनि त कोही पराया होइन बेमुलुकको मान्छे होइन अम्बर गुरूङका यी भावहरूसँगै आजको अजर अमर गीतहरूबाट प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तोता प्रकाश हामीलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज